सर्ग चार धर्म कानुन र परम्परा क सृष्टि धर्मको पहिलो स्पन्दन हे सुन पहिलो उज्यालो सूर्यको घाम होइन ज्ञानको स्पन्दन थियो पहिलो उज्यालो सूर्यको घाम होइन ज्ञानको निस्पन्दन थियो पहिलो पत्थर सिर्जनाको चाल भयो पहिलो हावा श्वासको मन्त्र भयो पहिलो पानी शपथको स्वर भयो पहिलो पानी शपथको स्वर भयो हे तुङदुङे लासे जब मानिसमा पहिलो पापको छाया छायो त्यतिखेर धर्मको बिउ उम्रियो धर्म नियम होइन धर्म मनको भेद हो धर्म ज्योति हो भित्रबाट बाहिर फर्कने भित्रबाट बाहिर फर्कने तर हेर कसैले धर्मलाई केवल कर्ममा बाँध्यो कसैले धर्मलाई खाली शब्दको पर्खाल बनायो धर्म शब्द बन्यो कर्म हरायो धर्मको बोली बाँकी रह्यो तर उसको चाल धेरै अघि हराइसकेको थियो तर उसको चाल धेरै अघि हराइसकेको थियो ख कानुनको आत्मा हे तुङदुङ्गे सुनाओ पहिलो चोट परेको थियो अन्यायको काँडाले त्यही दिन एक सन्तुलन जाग्यो कानुन भनेर चिनियो नदी गम्भीर बन्यो र उद्घोष गर्यो जो सत्यबाट टाढा जान्छ म उसलाई बहाइदिन्छु पहाड साक्षी बनेर उभियो र भन्यो शपथले जो असत्यको बोझ बोकेर आउँछ म तीमाथि चट्याङ बनेर खस्नेछु म तिनमाथि चट्याङ बनेर खस्नेछु तर मानिस काँप्यो उसले प्रश्न सोध्यो हे आत्मा कानुन शक्ति हो अनि पहाड नदी आकाश बोले एकै स्वरमा कानुन शक्ति होइन कानुन त सन्तुलन हो तर हे मानिसले कानुनलाई हतियार बनायो तराजु त बाँकी रह्यो तर न्याय त्यहाँ थिएन तराजुमा उसले राख्यो सत्ता र भन्यो यो न्याय हो तराजुमा उसले राख्यो सत्ता र भन्यो यो न्याय हो तर त्यहाँ नदी रोइरहेको थियो पहाड मौन थियो त्यहाँ नदी रोइरहेको थियो पहाड मौन थियो ग परम्पराको जरा हे तुङदुङे सुन जुन जरा रुखको मुनि गाडिन्छ त्यसै गरी परम्परा गाडिएको थियो धरतीको छातीभित्र त्यसै गरी गाडिएको थियो धरतीको छातीभित्र साथमा थिए पुराना स्वरहरू जसले मन्त्र जप्थे पुराना चालहरू जसले पाइलाको अर्थ बुझ्थे पुराना बाचा जसले गगनमा गुन्जाउँथे तर हे समय त नदी थियो जहाँ एउटै पानी कहिल्यै दोहोरिएर बग्दैन त्यसपछि मानिस आयो उसले भन्यो परम्परा बचाउनु धर्म हो तर तुङदुङे बोल्यो बचाउनु मात्र होइन आत्मा दिने हो नयाँ अर्थ दिने हो नत्र परम्परा काठको मूर्ति बन्छ नत्र परम्परा काठको मूर्ति बन्छ तर परम्पराले सुनिनन् परिवर्तनको भाषा तर परम्पराले सुनिनन् परिवर्तनको भाषा उनले टेरिनन् समयको चाल अनि कानुन आयो उसले धर्मलाई बाँध्न खोज्यो परम्पराको हाँकमा शक्तिको श्रृङ्खलामा तर धर्म न त केवल स्मृति हो न त केवल विधि धर्म त आत्माको यात्रा हो नदी जस्तै बग्ने र जरा जस्तै धरतीसँग सम्वाद गर्ने र जरा जस्तै धरतीसित सम्वाद गर्ने घ तिन छायाहरूको द्वन्द्व धर्म कानुन र परम्पराको द्वन्द्व ए सुन्नु त सृष्टिको थाम तिनवटा खम्बा थिए धर्म थियो कानुन थियो परम्परा थियो तर जब ती तिनै एक अर्कासँग ठोकिए धरती थर थर काँप्यो पहाड मौन बन्यो र नदी उल्टो बग्न थाल्यो धर्म करायो म सत्यको तेज हुँ कानुन गज्यो म न्यायको तराजु हुँ परम्परा गुन्ज्यो म समयको साक्षी हुँ तर तुङदुङ्गे हाँस्यो उसले भन्यो हे मूर्ख आत्माहरू सत्य बिना प्रेम शुष्क हुन्छ सत्य बिना प्रेम शुष्क हुन्छ न्याय बिना विवेक क्रूर हुन्छ समय बिना परिवर्तन जङ्गल बन्छ उसले फेरि भन्यो धर्म केवल सत्य होइन त्यो प्रेम हो जसले आँसु पुज्छ कानुन केवल न्याय होइन त्यो विवेक हो जसले कठोरता भुलाउँछ परम्परा केवल समय होइन त्यो परिवर्तन हो जसले नयाँ बिउ रोप्छ तर मानिसले त्यो बोली नसुने चाहिँ गर्यो तर मानिसले त्यो बोली नसुने चाहिँ गर्यो उसले धर्मलाई शिला बनायो कानुनलाई तरवार बनायो परम्परालाई श्रृङ्खला बनायो र त्यसपछि तिन छायाहरूले मानवताको बाटो छेक्न थाले तर तुङदुङे फेरि लट्ठी उठाउँदै हिँड्यो धर्म कानुन परम्परालाई सन्तुलनमा फर्काउन गीत गाउँदै सन्तुलनमा फर्काउने गीत गाउँदै न अन्तिम प्रश्न सत्य के हो तुङडुङ्गेको मौन सम्वादमा हे सुन एक दिन तुङदुङे शून्यभित्र पस्यो हावालाई रोकेको थियो श्वासलाई छोडेको थियो र आत्मासँग सोधेको थियो यदि धर्म मनको स्पन्दनबाट हरायो भने यदि कानुन अन्यायको साँचो बन्यो भने यदि परम्परा समयसँग हिँड्न मानेन भने त्यो प्रश्न आकाशमा टाँगिएको थियो तर उत्तर धरतीको गहिराईबाट आयो आवाज आयो त्यसपछि धर्म जङ्गलभित्र बन्दी हुनेछ कानुन डरको साङ्लो हुनेछ परम्परा माटो मुनि थुनिनेछ बिउ जस्तै तर सुक्खा त्यसैले तुङदुङ्गे उठ्यो उसले मन्त्रको सन्देश बोकेको थियो नदीको आवाज बोकेको थियो र गगनको उज्यालो बोकेको थियो उसले धर्मलाई मनको आकाशमा उडायो उसले कानुनलाई प्रेमको आगोमा ताप्यो उसले परम्परालाई बिउ बनायो र नयाँ माटोमा रोप्यो उसले परम्परालाई बिउ बनायो र नयाँ माटोमा रोप्यो त्यो दिन सूर्य पहिलो पटक सुनौलो देखिएको थियो त्यही दिन सूर्य पहिलो पटक सुनौलो देखिएको थियो र मानिसले पहिलो पटक भित्रैबाट महसुस गरेका थिए र मानिसले पहिलो पटक भित्रैबाट महसुस गरेका थिए भित्रैबाट महसुस गरेका थिए च तुङदुङ्गेले पढाएका पाठ धर्म कानुन परम्परा र सत्यको सन्तुलन मुन्दुमको स्वरमा हे सुन हे मन धर्म केवल नियम होइन धर्म मनको ज्योति हो जसले अन्धकार चिर्छ कानुन केवल डर होइन कानुन न्यायको सङ्गीत हो जसले हृदयका तारहरू कम्पायमान बनाउँछन् परम्परा केवल जन्जिर होइन परम्परा परिवर्तनको पुल हो जसले समयका किनारालाई जोड्छ यही थियो तुङदुङ्गेको दृष्टि यही थियो तुङदुङ्गेको दृष्टि जब धर्म कानुन र परम्परा सन्तुलनमा उभिन्छन् त्यति बेला मात्र सृष्टि सुन्दर हुन्छ त्यति बेला मात्र आत्मा हलुका हुन्छ उनले भने प्रकृति बचाऊ सत्य बाँच जीवनको मूल्यमाथि कहिल्यै ननाच उनले भने प्रकृति बचाऊ सत्य बाँच जीवनको मूल्यमाथि कहिल्यै ननाच त्यही पाठ उनले पढाए शान्तिको सूत्र सुनाए प्रेमको मन्त्र फुकाए उनले पर्वहरू बाँधे नियमहरू लेखे पवित्र सांस्कृतिक गीतहरू मुक्त गगनमा उडाए पवित्र सांस्कृतिक गीतहरू मुक्त गगनमा उडाए त्यसपछि साम्बा बने हेबा बने फेदाङबा बने मुन्दुमका संरक्षक बने सम्बन्धको सत्य समाजको न्याय सन्तुलनको बाटो उनले खोले त्यो बाटो सन्तानले हिँडुन् कहिल्यै नबिर्सुन् मुन्दुम बाँचोस् र हाम्रो चिनारी बनोस् हे तुङदुङे हाम्रो आत्माको गाथा तिमी हो त्यो बाटो सन्तानले हिँडुन् कहिल्यै नबिर्सुन् मुन्दुम बाँचोस् र हाम्रो चिनारी बनोस् हे तुङदुङे हाम्रो आत्माको गाथा तिमी हौ हे तुङदुङे हाम्रो आत्माको गाथा तिमी हौ